उत्पत्तिको पुस्तक अध्याय पाँच आदमदेखि नोहासम्मको वंशावली आदमको लिखित वंश विवरण यही हो परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष दिनुभयो र मानिस नाउँ दिनुभयो आदमको उमेर एक सय तीस वर्षको हुँदा तिनले आफ्नै स्वरूपमा एउटा छोरालाई जन्म दिएर तिनको नाउँ सेथ राखे सेथको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मे आदमको जम्मा उमेर नौ सय तीस वर्ष भएको थियो अनि तिनी मरे सेथको वंश सेथको उमेर एक सय पाँच वर्षको हुँदा तिनले एनोसलाई जन्माए एनोस जन्मेपछि सेथ आठ सय सात वर्षसम्म बाँचे तिनका अरू छोराछोरीहरू जन्मे सेथको जम्मा उमेर नौ सय पाँच वर्ष भएको थियो अनि तिनी मरे केनानको उमेर सत्तरी वर्षको हुँदा तिनले महलालेललाई जन्माए महलालेल जन्मेपछि केनान आठ सय चालिस वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मे केनानको जम्मा उमेर नौ सय दस वर्ष भएको थियो अनि तिनी मरे महलालेलको उमेर पैसठी वर्षको हुँदा तिनले येरेदलाई जन्माए हेरेद जन्मेपछि महलालेल आठ सय तीस वर्षसम्म बाँचे तिनका अरू छोराछोरीहरू जन्मे महलालेलको जम्मा उमेर आठ सय पञ्चानब्बे वर्ष भएको थियो अनि तिनी मरे हेरेदको उमेर एक सय बैसठी वर्षको हुँदा तिनले हनोकलाई जन्माए हनोक जन्मेपछि यरेद आठ सय वर्षसम्म बाँचे तिनका अरू छोराछोरीहरू जन्मे यरेदको जम्मा उमेर नौ सय बैसठी वर्ष भएको थियो अनि तिनी मरे हनोकको उमेर पैसठी वर्षको हुँदा तिनले मथुसेल्हालाई जन्माए मथुसेल्ह जन्मेपछि हनोक तीन सय वर्षसम्म परमेश्वरको साथसाथ हिँड्दै रहे तिनका अरू छोराछोरीहरू जन्मे हनोकको जन्मा उमेर तीन सय पैसठी वर्ष भएको थियो अनि हनोक परमेश्वरको साथसाथ हिँड्थे र तिनी अलप्प भए किनभने परमेश्वरले तिनलाई उठाइ लानुभयो मथुसेलाको उमेर एक सय सतासी वर्षको हुँदा तिनले लेमेखलाई जन्माए लेमेख जन्मेपछि मथुसेलह सात सय बयासी वर्षसम्म बाँचे तिनका अरू छोराछोरीहरू जन्मे मथुसेलाको जम्मा उमेर नौ सय उनासत्तरी वर्ष भएको थियो अनि तिनी मरे लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा तिनले एउटा छोरा जन्माए तिनले यसो भनेर उसको नाउँ नुहा राखे परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ नुहा जन्मेपछि लेमेख पाँच सय पञ्चानब्बे वर्षसम्म बाँचे तिनका अरू छोराछोरीहरू जन्मे लेमेकको जम्मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो अनि तिनी मरे नोहा पाँच सय वर्षका हुँदा तिनले सेम हाम र येपेतलाई जन्माए